खुसी भएका छन् शिविर भोलिसम्म चल्नेछ थाकलटारमा शिविर सञ्चालन गरेपछि उन्नाइस बिस र एक्काइस गते खैरेनीमा शिविर सञ्चालन गर्ने भएको छ त्यस्तै दोस्रो चरण अन्तर्गत शक्तिखोर दाहाखानी शिवनगर मेगौली र माडीको बगै र बसन्तपुरमा पनि घुम्ती शिविर सञ्चालन गरिनेछ शिक्षा सेवा आयोगको परीक्षाका लागि चितवनमा परीक्षा केन्द्र तय गरेका छन् जिल्ला परीक्षा समितिको बैठकले परीक्षा तय गरेको हो सबै परीक्षा केन्द्रहरू भरतपुर नगरपालिकाभित्रका विद्यालयहरूमा केन्द्रित गरिएको जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव भक्तबहादुर सेन्चुरीले जानकारी दिनुभएको छ जेठ नौ गते हुने माध्यमिक तहका परीक्षाका लागि पाँचवटा जेठ दस गते हुने निम्न माध्यमिक विद्यालयका लागि तेह्रवटा र जेठ एघार गते हुनेमा प्राथमिक विद्यालयका लागि उन्नाइसवटा परीक्षा केन्द्र तय गरेका छन् जना माध्यमिक तहका शिक्षकका लागि एक हजार छ्यानब्बे छयालिसजना निम्न माध्यमिक विद्यालय तहका लागि तीन हजार दुई सय दस र एक सय उन्नाइस प्राथमिक तहका शिक्षकका लागि चार हजार आठ सय पाँच परीक्षार्थीहरू सहभागी हुँदैछन् परीक्षा केन्द्र तय गरे पनि केन्द्राध्यक्ष र निरीक्षकहरूको व्यवस्था भने अझै गरिएको छैन एकीकृत नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज पूर्वी चितवनको रत्नगरमा रहेको शहीद स्मृति बहुमुखी क्याम्पसको एउटा कोठा कब्जा गरी सम्पर्क कार्यालय स्थापना गरेको छ क्याम्पस प्रशासनले यसअघि सोभि भवन उपलब्ध नगराएको र आसन्न सोभि निर्वाचनलाई मध्यनजर गर्दै कोठा कब्जा गरेको अखिल क्रान्तिकारी शहीद स्मृति बहुमुखी क्याम्पस एकाइ कमिटी अध्यक्ष अविनाशले जानकारी दिनुभयो विद्यार्थीहरूको समस्या समाधान गर्नका लागि कोठा कब्जा गरी सम्पर्क कार्यालय स्थापना गरेको उहाँको भनाइ छ अखिल क्रान्तिकारीका केन्द्रीय केन्द्रीय सदस्य गोल कुमार बस्नेतको नेतृत्वमा गएको विद्यार्थीहरूको टोली कोठा कब्जा गरी सम्पर्क कार्यालय स्थापना गरेको हो यस विषयमा क्याम्पस प्रशासनले भने कुनै प्रतिक्रिया जनाएको छैन पूर्वी चितवनको रत्नगरमा एउटा रियल जोसमा लेदो भेटिएको छ रत्नगर आठ शुभपरबाट टोल बस्ने रेशम श्रेष्ठले स्थानीय शान्ता राउतको पसलबाट किनेको जुसमा लेदो भेटिएको हो हिजो साँझ सो पसलबाट किनेर खाना लाग्दा गनाएपछि हेर्दा लेदो मिसिएको पठाइएको श्रेष्ठले बताउनु भएको छ यसअघि पनि रत्नगरका केही पसलमा लेदो मिसिएको जुस भेटिएको थियो यसमा फ्याक्ट्रीको पहिलो कमजोरी भए पनि प्रभावकारी अनुगमन नहुँदा पटक पटक पेय पदार्थ लगायत अन्य दैनिक उपभोगी वस्तुमा मिसावट हुने गरेको नागरिक सरोकारमा चितवनका सदस्य ज्ञानेन्द्र राज पाण्डेले बताउनुभयो यसैबीच लेदो मिसिएको जुसको सन्ध्यामा सम्बन्धमा आज मसले जिल्ला प्रशासन कार्यालयको ध्यानकरण गराएको छ जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै मसले जुस उत्पादन कम्पनीलाई कारवाही गर्न माग गरेको छ उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने गरी उत्पादक कम्पनीले मनोमानी गरेको भन्दै मञ्चले उपभोक्ता स्वास्थ्यमा सजग रही आवश्यक काम कारवाही गर्न गराउन माग गरेको हो ज्ञापन पत्र बुझाउँदै जिल्ला प्रशासन कार्यालयका खाद्य निरीक्षक नवीन देउजाले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी उत्पादन भएको पेय पदार्थका उत्पादकलाई कारवाही गर्न आवश्यक कारवाही अघि बढाउने बताउनुभयो इकुस नामक निजी विद्यालय सञ्चालकहरूको संस्थाले प्रकाशित गरेको भित्तिपात्रमा नेपाल इस्टुडे लेखिएकोमा इस्टु नेपालले आपत्ति जनाएको छ संस्थागत विद्यालय शिक्षक युनियन नेपालका अध्यक्ष विष्णुहरि थापा र सङ्घर्ष समिति संयोजक विजय पाण्डेले जारी गरेको विज्ञप्तिमा नेपाल इस्टु नेपालको प्रशासनमा दर्ता नै नभएको उल्लेख छ विज्ञप्तिमा राष्ट्रिय रूपमा संस्थागत गतिविधि सञ्चालन गर्दै आइरहेको र पुनरालेख अदालतबाट पनि इष्ट नेपाल वैधानिक रूपमा मान्यता पाएको जनाएको छ इन्सोक इन्सोकको निन्दनीय कार्य विरुद्ध केही दिनमै आन्दोलनमा उत्रने इष्ट नेपालले चेतावनी पनि दिएको छ भरतपुर र नारायणगढ क्षेत्रमा चल्ने म्याजिक गाडीमाथि आज बिहान तोडफोड भएको गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ आज बिहान चारवटा म्याजिक गाडीमा तोडफोड भएको हो तीनवटा गाडीको नम्बर नखुले पनि सिनर्जी चोकमा ना एक ज तिन दुई चार शून्य नम्बरको रातो म्याजिकमा तोडफोड भएको हो मोटरसाइकलमा आएका दुईजनाले म्याजिकमाथि ढुङ्गा प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् शहीद चोक सिनर्जी चोक मुनाल चोक र भोचाडमा गरी चालिसवटा गाडीमा तोडफोड भएको वडा प्रहरीकाले प्रमुख मदनजित महराले जानकारी दिनुभएको छ रातो म्याजिक र टेम्पो सञ्चालकको विवादका कारण घटना भएको आशंका भए पनि सो पुष्टि भइ नसकेको महराको भनाइ छ सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा प्रणाली लागू गर्ने तथा विद्यालयमा अङ्ग्रेजी शिक्षा लागू गर्ने उद्देश्यले आज पूर्वी चितवनको रत्नगरमा रहेको पञ्चतेज ज्योति राष्ट्रिय प्राथमिक विद्यालयलाई सहयोग प्राप्त भएको छ सहयोग गर्ने संस्थाहरूमा रत्नगर नगरपालिका वडा नम्बर दस अन्तर्गत रहेको पाँचवटा टोल विकास समितिले बाह्र हजार रुपियाँ पञ्चकन्या सामुदायिक वनबाट बिस हजार रुपियाँ र लुमन्ती आवासका लागि सहयोग समूहबाट एक लाख सन्ताउन्न हजार पाँच सय रुपियाँ सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङले जानकारी दिनुभयो कार्यक्रममा प्रमुख अतिथि रत्नगर नगरपालिकाका कार्यकारी प्रमुख पुरुषोत्तम सापकोटाले स्कुललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो कार्यक्रममा सुकुम्बासी समाज सुधारका अध्यक्ष फुलपान खुलमान तमाङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा पञ्चतेज ज्योति राष्ट्रिय प्राथमिक विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो रत्नगर उद्योग वाणिज्य संघको आयोजना प्रिमियर इन्सुरेन्स कम्पनी नेपाल लिमिटेडको सहयोगमा आज बिमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ संघका सदस्य तथा औद्योगिक व्यवसायीहरूलाई लक्षित गरी गरिएको कार्यक्रममा औद्योगिक व्यवसायहरूलाई बिमा के का लागि किन आवश्यक छ कुन कुन विषयमा बिमा गर्ने बिमा गर्दा हुने फाइदाहरू के के हुन् बिमा बारे जानकारी दिएको थियो रत्नगर उद्योग वाणिज्य संघका अध्यक्ष देवकुमार कर्मचारीको अध्यक्षतामा तथा प्रिमियर इन्सुरेन्स कम्पनी नेपाल लिमिटेडका सल्लाहकार निरञ्जन भट्टराई प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो सो कार्यक्रममा उपस्थित सम्पूर्ण औद्योगिक व्यवसायहरूलाई प्रिमियर इन्सुरेन्सका सल्लाहकार निरञ्जन भट्टराई र शाखा प्रबन्धक शङ्कर अधिकारीले बिमा सम्बन्धी अग्नि बिमा मोटर तथा सवारी साधन बिमा र सामुद्रिक बिमा विविध बिमा कृषि बिमा चोरी बिमा व्यक्ति तथा सामूहिक दुर्घटना बिमा र बिमा दावी गर्दा पेश गर्नुपर्ने पत्रहरूबारे जानकारी दिनुभएको थियो रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष दिप कुमार कर्मचारीले उद्योगी व्यवसायीहरूका लागि अपरिहार्य बिमाको आवश्यकतामाथि प्रकाश पार्नु भएको थियो चितवनको शक्तिखोर स्थित भ्युरानमा रहेका विपन्न चेपाङ समुदायलाई सहयोग गर्न सदरमुकाम स्थित तीनवटा संस्थाहरूले मितेरी साइन लगाएका छन् आज बिहान बिउरान पुगेका फेन्सी बचत तथा ऋण सहकारी संस्था फेन्सी व्यवसायी संघ र नेपाल घरबाल उपभोक्ता मचमा आबद्ध व्यवसायीहरूले स्थानीय चेपाङहरूसँग मितेरी सम्बन्ध बनाउँदै सहयोग हस्तान्तरण गरेका थिए उनीहरूले मितेरी कार्यक्रम मार्फत सो क्षेत्रका विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले बिउरान पुगेको जनाएका छन् सो अवसरमा करिब तीसजना व्यवसायीहरूले स्थानीय चेपाङहरूसँग मित लगाएका थिए फेन्सी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विजय प्रकाश तण्डुकारको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धि राप्रावी र भिउरानदेखि करिब साढे दुई किलोमिटर माथिबाट आएका हिमालयन र एक सय जना विद्यार्थीलाई पनि राहत वितरण गरिएको थियो विद्यार्थीहरूलाई एक हजार प्रति कपी सात सय पचास थान लत्ता कपडा पाँच जोडी जुत्ता चप्पल वितरण गरेको उद्योग वाणिज्य संघ चितवनका सदस्य विष्णु प्रसाद जानकारी दिनुभयो सो अवसरमा व्यवसायी दिनेश कुमार चुकेले व्यक्तिगत रूपमा पाँच सय केजी चामल हस्तान्तरण गर्नुभयो कार्यक्रममा बहाल उपभोक्ता मसका अध्यक्ष प्रभात ढुङ्गना उपसङ्घका चितवनका वरिष्ठ उपाध्यक्ष कल्याण जोशी व्यवसायीहरू विजय प्रकाश तन्दुकार दिनेश कुमार प्रधान संयोजक एवं शक्तिखोर गाविसका पूर्व अध्यक्ष लीलाबहादुर श्रेष्ठ सिद्धि राप्रविका प्रधान व्यापक कोषनाथ खिनिया लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो उनीहरूले यस्ता कार्यक्रमहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने जाने प्रतिबद्धता जनाएका थिए नेकपा माओवादी निकट अखिल क्रान्तिकारी नवलप्रासीले जिल्लामा सञ्चालित दुई निजी विद्यालयमा ताला लगाएका छन् जिल्ला शिक्षा कार्यालयबाट प्रक्रियागत अनुमति नलिएको भन्दै उनीहरूले Vidyasagar English boarding school Ramnagar र आइस्ट आइस्ट्यान्ड इङ्ग्लिस बोर्डिङ स्कुल पिठौलीमा ताला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 जुसमा लेदो मिसिएको भेटिएको थियो अखाद्य वस्तुले गर्दा मानव स्वास्थ्यमा पनि प्रतिकूल असर पारिरहेको छ यसमा अनुगमन पनि त्यति प्रभावकारी भएको पाइँदैन यस्ता घटनाहरू पटक पटक दोहोरी रहनुलाई सर्वसाधारणले कसरी बुझेका छन् त सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज म कस्तो के भन्छु भने कम्पनीहरू जुन दुखै कम्पनी छ नि हामी कस्तो भने पैसा तिरेर खाने चिज हो हाम्रो छोरा छोरी खान्छ कुनै बेला त्यो भनौँ न मेरो छोरा छोरी सबै छोरा छोरी मेरो भाइहरू सबैको भाइहरू हो त्यो कस्तो भने पैसा तिरेर खाँदाखेरि खाद्य वस्तुमा कस्तो भने लागु पर्दार्थ किन त्यो त्यस्तो गर्ने होइन डेट गएको चिजलाई डेट भनेर लेख्न पर्यो नि त्यो किन नलेखिकन कुनैको त्यो गरेर त्यो गर्नु त्यो कारण कस्तो भने कम्पनीको हो किनभने बिजनेसम्यान बिजनेसम्यान हो उसले कमाउने ठाउँ छ उसलाई किन हामीलाई त्यो गर्ने हामी कस्तो भने बिस रुपियाँ किनेर बिस हजार किन खर्च गर्न पर्यो हो न भन्नु त तर त्यो चिजको छ नि उपयोग सही उपयोग भएको छैन सर्वप्रथम त अब चाहिँ यस्तो हाम्रो पेपर जस्तो जति हुन्छ नि पारदर्शी हुनु पर्यो जस्तै हामीले पैसा तिरेर किन्ने हो त्यो एकदम चाहिँ हामीले हेरेर त्यसको भित्री मिलावट छ कि अथवा सडेको कुहिएको के छ त्यो हेरेर हामीले चाहिँ कुनै पनि कम्पनीहरूले त्यस्तो चाहिँ सबै ओपनकै पारदर्शी रूपमा चाहिँ उनीहरूले निकाल्नु पर्यो र साथै यस्तो चाहिँ यो अहिले पहिलोपटक मात्र होइन धेरैचोटि निस्किसकेको छ यसमा चाहिँ कानुन व्यवस्थाहरू जुन सम्बन्धित मान्छेहरूले त्यो चाहिँ अब कम्पनीमा हुन्छ के हुन्छ उनीहरूलाई चाहिँ सक के अरे सक्दो कारवाही एकदम सक्त एकदम कारवाही गर्नु पायो भने राम्रो हुन्थ्यो जस्तो लाग्छ यो खास कुरा के छ भने यो राज्यबाट चाहिँ पटक पटक चाहिँ यसको जुसमा चाहिँ अखाद्य चाहिँ पर्दा पनि राज्यले वास्ता नगरेको कारणले सम्बन्धित चाहिँ त्यो अलिकति नकारात्मक रूपमा चाहिँ जनतासँग उसले चाहिँ वास्ता नगरेको जस्तो लाग्छ मलाई चाहिँ किन भन्दा हाम्रो देशमा जस्तै तिब्रातमा जस्तै कोकमा बियरमा अरू अनेक अरू जुसमा पनि पटक पटक यस्तो भएको खास कारण के भन्दा राज्यबाट चाहिँ खास एउटा कानुन जस्तै दुई हजार तेइस सालमा अखाद्य सम्बन्धी एउटा कानुन बनाएर छ त्यो कानुन चाहिँ चाहिँ त्यही कानुन छ अहिले गणतन्त्र आयोग त्यही कानुन छ त्यो कारणले चाहिँ वास्तवमा चाहिँ यो भाउ खासै हो यो रियल जुसमा चाहिँ यो पटक